नमस्कार अनि हार्दिक स्वागत छ गुल्मी फिचरमा र आजको गुल्मी फिचरमा हामीले आगामी संविधानमा एक पक्ष चाहिँ हिन्दू राष्ट्र हुनुपर्छ भन्ने पक्षधर छ भने अर्को चाहिँ धर्मनिरपेक्षता वा धार्मिक स्वतन्त्रको पक्षमा अहिले चर्को बहस चलिरहेको छ आज हामी यही विषयमा बहस गर्न गइरहेका छौँ र आज हामीसँग यस विषयमा बहस गर्दै हुनुहुन्छ पूर्व सांसद कमलराज श्रेष्ठ हुनुहुन्छ उहाँसँग टेलिफोन सम्पर्कमा छौँ र विश्व हिन्दू महासङ्घका जिल्ला अध्यक्ष सुरेश भूषालजी अहिले हामीसँग प्रत्यक्ष कुराकानी गर्दै हुनुहुन्छ यहाँलाई स्वागत छ सुरेश भूषालजी धन्यवाद कमल श्रेष्ठजी यहाँलाई टेलिफोन माध्यमबाट हामी स्वागत गर्न चाहन्छौँ नमस्कार धन्यवाद अहिले हामीसँग विश्व हिन्दू महासङ्घका केन्द्रीय सदस्य समेत रहनुभएका सुरेश भूषालजी हुनुहुन्छ मैले सर्वप्रथम हिन्दू राष्ट्र किन भनेर मैले उहाँसँग कुराकानी गरिरहेको छु त्यसपछि तपाईँसँग कुराकानी गरौँला है त सुनिरहनुहोस् सुरेश भूषालजी तपाईँहरूले सर्को रूपमा यो हिन्दू राज्य हुनुपर्छ भनेर माग उठाइरहनु भएको छ हिन्दू राज्य नै किन सर्वप्रथम त हिन्दू राष्ट्र यो राष्ट्रको निर्माण यसको प्रक्रिया र अहिलेको जुन थालनी छ तपाईँले विचार गर्नुभयो भने यो राष्ट्रको सञ्चालनको गति विधि विशेष गरेर ऋषि मुनिहरूबाट तपस्या गरिएर सुरुवात गरेको यो राज्य ने नाम गरेका ऋषिले तपस्या गरेर उनीहरूको नामबाट नामाकरण उनीहरूले गरेकै कारणबाट नेपाल नामाकरण भएको पनि हो र यो अहिले सदियौँ समयदेखि अनादिकालदेखि नै हिन्दू परम्परा अन्तर्गत यहाँ सञ्चालन भइरहेको अधिकांश तिरानब्बे प्रतिशत मानिसहरू हिन्दू धर्मसित सम्बन्धित भएका मानिसहरू भएको कारण त्यसको साथसाथै संसारमा जे जति राज्यहरू छन् एक सय उनान्सयवटा राज्यहरू वास्तवमा क्रिस्चियन राज्यहरू छन् त्यसमध्ये उनपचासवटा राज्य मुस्लिम राज्यहरू छ एउटा मात्रै हिन्दू राष्ट्र नेपाल यो राष्ट्रलाई वास्तवमा परम्परागत चलिआएको अवस्थामा यसलाई हिन्दू राष्ट्रको विपरीत गराएर लिएर जाँदा वास्तवमा हिजोको अवस्थामा जुन परिस्थितिले हिन्दू राष्ट्र थियो त्यति बेलासम्म यहाँ भएका जनताहरू यहाँ भएका सम्पूर्ण नागरिकहरूलाई सम्पूर्ण सुरक्षा थियो एउटै कारण के हो भने सर्वे भवन्तु सुखिन सर्वे सन्तु निरामया सर्वे भद्राणी पश्यन्तु माकसी दुःख जन संसारमा कुनै पनि प्राणीहरूलाई सुख दुःख नहोस् भनेर सञ्चालन गरेको राज्य भएको हुनाले हुनाले यो राज्य हिन्दू राष्ट्र हुनुपर्छ तपाईँले हिन्दू राज्य हुनुपर्छ भन्नुभयो तपाईँ त नेपाली काङ्ग्रेसको पूर्व सभापति हुनुहुन्छ होइन काङ्ग्रेस जनले त लोकतन्त्रलाई निकै विश्वास गर्नुहुन्छ लोकतन्त्रमा धार्मिक स्वतन्त्रता जुन कुण्ठित हुँदैन यसले सबभन्दा पहिले त तपाईँले एउटा हामी प्रजातन्त्रवादी हौँ यो कुराकानी तपाईँले उद्घार गर्नुभयो म नेपाली काङ्ग्रेसको पूर्व पार्टी सभापति र साथै अहिलेसम्म पार्टीकै नीति विचार अनुसार पनि चलिरहेको हुनाले सर्वप्रथम त बहुसङ्ख्यक मान्छेहरूले जुन प्रकारको विचार र भावनालाई कदर गरेर उनीहरूले उद्घार गर्छन् त्यसलाई स्थापित गरिदिनु काङ्ग्रेसको दायित्व पनि हो आज अधिकांश त मानिसहरू तपाईँ विभिन्न जिल्लाहरूको कुराकानी सुन्नुहोस् अहिले राष्ट्रमा आएका जुन अहिले जुन विचार सङ्कलन गर्ने कुराहरू भयो त्यस बेलामा सबभन्दा पहिले मानिसहरूको अधिकांश मानिसहरूले हिन्दू राष्ट्र कायम हुनुपर्छ भनेर उनीहरूले भनिरहेको अवस्थामा हामीले ओकालत गर्दा ऊ जनताको प्रतिनिधित्व गर्ने हो भन्यो भने त जनताले जे भनेका छन् त्यसअनुसार काम गरिदिनु पनि त पर्यो नि त्यसो भएको हुनाले बहुसङ्ख्यक मानिसहरूले हिन्दू राष्ट्र कायम हुनुपर्छ यहाँ विभिन्न जात जाति वर्ग समुदाय थर कसैलाई पनि आजभन्दा कुनै किसिमको विभेद थिएन अरू अरू राष्ट्रमा विभिन्न धर्म भएका राष्ट्रहरू तपाईँहरूले विचार गरिरहनु भएको छ विभिन्न आतङ्कले ग्रसित छन् तर हाम्रो हाम्रो नेपाल एक प्रकारले यस्तो शान्त एक प्रकारले सुरम्य भएको देश यस देशमा चाहिँ हिन्दू राष्ट्र विकल्प अरू किसिमको कुराकानीले शान्ति हुन सक्दैन जनताको भावना र उसलाई पनि प्रतिनिधित्व गरेर हामीले कुराकानी हुन्छ कमल श्रेष्ठजी सुरेश भूषालको कुराकानी त सुनिहाल्नु भयो होइन अनि यो हिन्दू राष्ट्र हुँदैमा के फरक पर्छ तपाईँ बताइदिनुहोस् न अब यो हाम्रो सुरेश भुषालजी काङ्ग्रेस महासङ्घको अध्यक्ष मात्रै हो कि नेपाली काङ्ग्रेसको पूर्व सभापति नेपाली काङ्ग्रेसको कार्यकर्ता नेता पनि हो मलाई भ्रम पर्यो त्यो प्रजातन्त्रको एउटा नम्स के हो भने कुनै पनि राज्यको हजुर धर्म हुँदैन कुनै पनि राज्यको जात हुँदैन राज्य भनेको सबै धर्मको हो सबै जातिको हो सबै भूगोलको हो त्यस कारणले यो फेरि अब मलाई अचम्म के लाग्यो भने हिन्दू राज्य बनाउनु पर्छ भन्ने मनसाय के हुनसक्छ भने हिन्दू राज्यलाई हिन्दू धर्मलाई संरक्षित गर्नुपर्छ भन्ने हुनसक्छ हजुर संरक्षित आरक्षण कसलाई चाहिन्छ संरक्षण कसलाई चाहिन्छ भने जो अल्पसङ्ख्यक छ त्यसलाई संरक्षण चाहिन्छ हजुर अब जो उहाँ पनि आफैले के भन्नु तिरेन त्रियानब्बे प्रतिशत जनता त्रियानब्बे प्रतिशत मान्छेहरू हिन्दू धर्मावलम्बी भएको हुनाले त्रियानब्बे प्रतिशतलाई यत्रो बहुसङ्ख्यामा किन संरक्षण चाहियो हजुर नम्बर एक अर्को कुरो संरक्षणले हिन्दू धर्म सुरक्षित हुन्छ भन्ने कुरा गलत हो किन गलत हो भने पञ्चायत कालमा संरक्षण भएको थियो हिन्दू राष्ट्रिय राज्य थियो हजुर तर सबभन्दा बढी सबभन्दा बढी देवताका मूर्तिहरू बेचिएको पञ्चायत कालमा हो सबभन्दा बढी मूर्ति देवताका मूर्ति बेचेको भनेको राजतन्त्रले हो सबभन्दा बढी विचलन भएको हिन्दू राज्य भनेर घोषित भएको बेलामा हो अर्को कुरो मैले के राख्न चाहन्छु भने यो हिन्दू राज्य भनेर कसलाई चाहिए भने सुरेश भूषालजी जस्ता मान्छेहरूलाई ब्राह्मणहरूलाई मात्रै चाहिए किन सुरेश भूषालजी जस्ता मान्छे के हुनुहुन्छ र किन मैले मैले निवेदन गर्दैछु किनभने उहाँ ब्राह्मण हो अनि ब्राह्मण बनात किन भनेर भनिन्छ भने यो सबै हिन्दू धर्म बाहुनको नेतृत्वमा चलेको छ हजुर हामी सबैले हामी सबै धर्म हिन्दू धर्मावलम्बीहरूले बाहुनलाई नेता मानेका छौँ बाहुनले आफै के भन्छ गाईदान गर्नुहोस् भन्छ भोदान गर्नुहोस् धर्म हुन्छ भन्छ हामीले आफैले गाईदान दिँदाखेरि गाई लैजाने पैसाले भन्छ सुरेश भूषालजी पनि हाँस्नु नि त अहिले त <laughs> गाईको संरक्षण गर्न चाहन्छ गर्नुपर्छ भन्छ हजुर मैले हिन्दू महासङ्घसित प्रश्न गर्न चाहन्छु हिन्दू महासङ्घले हिन्दू धर्मको लागि हिन्दू धर्मको विकासको लागि के गरेको छ के योजना गरेको छ आज हिन्दू धर्मले हामीलाई जात जातमा छुट्याएको छ आफू जन्मदै पवित्र अनि अर्को मान्छे जन्मदै अशुद्ध अपवित्र अछुत बनाएर मान्छेलाई अपमानित गरेर अछुत बनाएर राख्ने आफैले अनि अब हिन्दू धर्मलाई संरक्षण गर्नुपर्छ भनेर अब अबको मान्छे अबको सचेत मान्छेले मान्छ मान्छे आज उहाँ उहाँहरूको चासोकोबाट चिन्ताको विषय के हो भने धेरै जसो दलितहरू क्रिस्चियन पनि भइराखेका छन् यो गम्भीर चासोको विषय दलितहरू किन क्रिस्चियन भएका छन् दलितहरू किन मुस्लिम भएका छन् दलितहरूले किन धर्म परिवर्तन गरिराखेका छन् यो विषयमा उहाँले सोध्नु भएको छ कि छैन मैले यहाँलाई सबभन्दा पहिले त कुरा हजुर करोडौँ दुईले उच्च त्यही भन्दा आफैले भन्छ शुक्र भएर जन्मन्छ मान्छे कर्मले बाहुन भएर जन्मन्छ बाहुन बन्छ भन्छ आफैले भन्ने अनि बा रक्सी खाएर ढिलामा पल्टिने बाहुन पनि त्यो कर्मनाथ कर्म जस्तो त पतित हो नि ऊ बाहुनको बाहुनै छ अनि बाहुनले तथाकथित पानी चल्ने जात ल्याए समस्त क्षेत्री हुने कुनै कुनै जातबाट पाउनु हुँदैन हिन्दू धर्म पनि के गराउनु भएको उहाँहरूले भने कुनै धर्मबाट हिन्दू नहुने हिन्दूबाट अरू हुने अनि म प्रश्न गर्न के चाहन्छु भने उहाँहरूले यो धर्ममा जुन छुवाछुतको विषय छ अपमानित गर्ने विषय छ मान्छेलाई विभाजित गर्ने विषय छ त्यसलाई सुधार गर्न चाहनुहुन्छ कि हुँदैन सर्वप्रथम त म कमल श्रेष्ठजी उहाँ सुरेश भूषालजी बोल्दै हुनुहुन्छ मैले यहाँलाई म निवेदन गरौँ सर्वप्रथम त हाम्रो धर्मले जातीय विभेद गरेकै छैन पहिला त सबभन्दा पहिले त्यो धर्म भन्ने कुराकानी के हो त्यसले धारण गरेका विषयहरू के हुन् एक दुईटा व्यक्तिहरूले पार्टीमा काम गर्ने मान्छेले नि कोही बदमासी गर्यो भने राष्ट्रले भ्रष्टाचार गर्ने त होइन नि द्वापर युगसम्म तपाईँको जातीय विभेद भन्ने केही किसिमका कुराकानी छैनन् भन्दा पछाडिबाट एक दुईजना व्यक्तिहरू कसैले केही कुराकानी गरे तपाईँले आफै भन्नुभयो जन्मना जायते सूत्र संस्कार दुईजे उच्चते ब्राह्मणले रक्सी खाने अनेक प्रकारको मान्छेमा विभेद गर्ने छुवाछुतको प्रस्ताव राख्ने त त्यो आफै तुच्छ व्यक्ति हो त्यो एउटा कुनै व्यक्तिले गर्यो व्यक्तिले गर्यो भन्दैमा व्यवस्थालाई र सबै धर्मलाई दोष लाउनु पर्ने परिस्थिति रहन्न सुरेशजी म एउटा कुरा गरिहालेँ तपाईँले व्यक्ति हो भन्नुभयो तर जसले चाहिँ त्यो अशुद्ध काम गर्यो नि जसले जाड खान्छ जसले जे पा उही मासु खान्छ त्यो चाहिँ कहिले बाहुनबाट तल झरेका छ धेरै झरेका छन् अहिलेसम्म तपाईँले देख्नु भएको छ ती ब्राह्मणहरू जसले आफ्नो आचरण व्यवहारमा रहन्न त्यसलाई ब्राह्मण मानिँदै मानिँदैन अब त्यो आफूले ब्राह्मण बन्ने भन्ने किसिमका कुराकानी होइनन् हामीसँग छुवाछुत भन्ने धर्ममा कुनै पनि अवस्थामा छैन स्वयं मुनहरू सतरूपा रानीका सन्तान म सुरेश विश्वासजीलाई प्रश्न गर्न चाहन्छु अब भोलि एउटा आयोजना गरौँ सहबोधको आयोजना गरौँ सँगै बसेर तपाईँले मैले किन खान्न मैले किन खान्न सबभन्दा पहिले संस्कारमा युक्त हुनु पर्यो त्यो मान्छे आज संस्कार गर्ने खालका नराम्रो काम गर्ने खालका मान्छेलाई होइन कसरी दलितलाई असुर दलित कसरी संस्कार दलितहरू संस्कारित छन् उनीहरूले आफ्नो धर्ममा विचलित गरेका छैनन् केही ब्राह्मणहरूले गरे भनेर भन्दैमा कलौ राक्षस ब्राह्मण कलियुगमा राक्षस ब्राह्मणको कोही रूपहरू आएको छ तिनीहरूले केही विभेद गरेका हुन् होइन होइन यही त सुन्नु उनीहरूले पनि अहिले धर हिन्दू राष्ट्रको बारेमा उनीहरूले वकालत गरिरहेका छन् मुस्लिमहरूले वकालत गरिरहेका छन् क्रिस्चियनदेखि बाहेक अरू सबै पक्षले हिन्दू राष्ट्र हुनुपर्छ भनेर वकालत गरिरहेका छन् मित्र शास्त्रमा त सर्वे भयो सुन व्यवहारमा भएका कुराहरूलाई व्यवहारलाई सच्याउने हो व्यवहार आफूले नसच्याएर यो व्यवस्थालाई नै नराम्रो हो भनेर भन्नु त औचित्य होइन नि होइन तपाईँलाई मैले विरोधी पनि भनिनँ तपाईँले भन्न खोजेका कुराहरू हिन्दू धर्ममा केही विकृतिहरू छन् हजुर हिन्दू धर्मको विकास संविधानमा लेख्दैन हुँदैन संविधानमा हिन्दू धर्म मात्रै भने अरू धर्मलाई अन्याय हुन्छ अरू धर्म होइन अरू अरू धर्मलाई अन्याय गर्ने हाम्रो औचित्य नै होइन हिन्दू धर्म भएका कारणले हिज हिन्दू राष्ट्र हुँदैमा यहाँ संसार कुन धर्मले यहाँ आफ्नो कार्यक्रम सञ्चालन गर्न पाएन कुन धर्म असुरक्षित भयो सबै धर्मावलम्बीहरूले आफ्नो विचार भावना आफ्नो चाहिँ पुरानो संस्कार र प्रक्रियालाई काम गरिरहेका थिए उनीहरू सुरक्षित थिए अहिले यो चाहिँ हिन्दू के अरे जुन धर्मनिरपेक्ष गराउँदैमा यी विभिन्न किसिमका कुराहरूले सुविधा हुन्छ अरू किसिम उनीहरूलाई पनि तटपाट छ कमल श्रेष्ठजी म तपाईँसँग एउटा प्रश्न गर्न चाहन्छु यो हिन्दू धर्मभित्रको जुन पेसा छन् नि पेसा हेलो जुन पेसाहरू छन् नि त्यो त पेसाका आधारमा जातीयता लादिएको पाइन्छ होइन र अहिले यो पेसा अहिले के भइरहेछ तपाईँले कसरी हेरिरहनु भएको छ यो पेसालाई होइन मैले आफूलाई सुरक्षित भनिनँ यहाँ भएका वर्ग थर थोक जात पात सबैलाई सुरक्षित हिजोको अवस्थामा जे जसरी सुरक्षित थिए त्यही अवस्थामा रहनु पर्छ उहाँलाई बोल्न दिनुहोस् हजुर भनेपछि त व्यापार गर्ने मान्छे बाहुन हुँदैन व्यापार गर्ने मान्छे वैश्य हुन्छ हो श्रेष्ठले व्यापार गर्छ त्यो वैश्य हो तपाईँको अनुसार अनि सुरेश विशालले राजनीति गर्न पाइँदैन किनभने त्यो राजनीति गर्ने क्षेत्रीय क्षेत्रीहरूको हो मैले त्यो कुराकानीमा स्वीकार पाउने जुत्ताको व्यवहार गर्ने काम सार्कीको हो लुगा सिउन पाउने पाउ हुँदैन किनभने लुगा सिउने काम तपाईँको अरूका पेसा खोज्ने यदि त्यसो हो भने त अब तपाईँले हिन्दू धर्म महासङ्घले के गर्न पर्यो भने कामिनी पनि कुनै गर्न पाउनु पर्यो त्यो स्वीकार्य हुन्छ कि हुन्न तपाईँहरूलाई होइन कामीहरूको पुरै त्यही अहिले कामीहरूको पुरै त्यही तपाईँलाई गराउनन् ब्राह्मणहरूलाई लगेर गराउनन् उनीहरूले आफ्नो परम्परा अनुसार आफ्नो ब्राह्मण आफ्नै राखेका छन् उनीहरूले जसरी गरिरहेछन् त्यही अनुसार गर्न पाउनुपर्छ हाम्रो भनाइ पनि त्यही हो मैले संस्कृत पढेको छु मैले श्राद्धको किताब लिएर आउँछु तपाईँले मलाई स्वीकार गर्नुहुन्छ होइन मैले यता सुन्नु तपाईँ संस्कारी हुनु पर्यो संस्कार के हुन पर्यो जस्तै यता सुन्नुहोस् एउटा ब्राह्मणले ब्राह्मणको ब्राह्मण भएका कारणले जातकै कारणले ब्राह्मण बन्दैन ब्राह्मणलाई त्यसभित्र संस्कारी हुनुपर्छ त्यसले सबभन्दा पहिले हजुर जन्मको कारणले भने अब राख्नुहोस् जन्मको कारणले कामी भयो जन्मको कारण होइन होइन होइन जन्मको कारणले हुन्न संस्कारले मान्छे बन्न पाउनुपर्छ सबै धर्मावलम्बी धर्म गर्ने मान्छेहरूले आइथोचित धर्म गर्न पाउनुपर्छ तपाईँलाई प्रश्न के गर्छु भने तपाईँले हिन्दू धर्मको संरक्षणको लागि यसो गरिरहनु भएको छ तर हिन्दू धर्म तपाईँहरू आफैले त्यो जुन नीति नियमहरूलाई किन पालन राख्ने संस्कृति पढ्न छाडिसके ब्राह्मणहरूले अङ्ग्रेजी पढ्दै हिँड्छन् तपाईँले त्यही संरक्षण किन गर्न सक्नु भएको यही विकृति हो यही विकृति हो जुन आजभन्दा पहिले अनुशासनका लागि वेद विद्यालयहरू सञ्चालन गर्ने पाठशालाहरू बनाउने अहिले आज वास्तवमा भन्ने हो भने क्रिस्चियनहरूबाट सञ्चालित भएर यी स्कुल दुई हजार अठाइस सालमा संशोधन भयो र हाम्रो परम्परा नीति प्रक्रियाहरूलाई सबैलाई समाप्त गर्ने काम हो जस्तै उहाँले आजभन्दा पहिले राजाका कार्यकालमा विभिन्न मूर्तिहरू बेचिए भन्ने खालको कुराकानी भयो तपाईँले विचार गर्नुहोस् धर्ममा पनि बेन राजालाई त्यस्तै खालको बदमासी गरे भनेर ब्राह्मणहरूले तिनलाई हत्या पनि गरेका छन् आज धर्मको रक्षा भएन यसले गर्न सकेन भनेर हामीले राजालाई रा मान्नपर्छ भन्ने पक्षमा विश्व हिन्दू महासङ्घले कहिल्यै वकालत गरेको छैन धर्मको संरक्षण गर्ने भनेको हामीले हो राजाले गरेनन् त्यही राजाले नगर्नका कारणले राज्य अहिले हामीले गणतन्त्रात्मक राज्य व्यवस्था सञ्चालन गर्नुपर्छ धर्मका नाउँमा हिन्दू धर्मलाई जस्तो प्रकारले आजभन्दा पहिले सञ्चालित छ त्यसलाई सञ्चालित गर्नुपर्छ त्यसको संरक्षण गर्ने दायित्व हामीले लिनुपर्छ यी सम्पूर्ण नेपाली मात्रले लिनुपर्छ यो अरू धर्म स्वधर्म निधनम श्रेय परधर्म भयाव अर्काको विदेशबाट सञ्चालित गरेका धर्महरू भन्दा धर्मबाट सञ्चर्छ भन्ने कमल श्रेष्ठजी म पहिला उहाँलाई एउटा प्रश्न गर्छु र अनि तपाईँले उहाँसँग कुराकानी गर्नु होला तपाईँको अहिले के भइरहेछ भने कस्तो घुमाउरो पाराले अहिले मन्दिरमा हिजो अक्षता चल्थे अहिले दही र अक्षता छोइन्छ भनेर अस्ति मात्रै एउटा बहसमा दलितहरूले के कुरा गर्दै थिए भने अहिले चाहिँ टिका हुन्छ नि फुको टिका अब किनभने त्यो टिका लगाइदिएन भने विरोध हुन्छ भनेपछि तपाईँले नयाँ तालले चाहिँ विभेद गर्दै हुनुहुन्छ त्यो कुरा उठिरहेको थियो तपाईँले यो कुन चाहिँ मन्दिरमा तपाईँले आज दलित छिरेर पूजा गर भन्नुभएको छ ल अहिले कुन दही कुन तपाईँले सबभन्दा ठुलो कुरो गर्ने हाम्रो आराध्य देव पशुपतिनाथको मन्दिरमा कुन दलितले भनेर तल जान नपाइने सुन्नु यहाँ यहाँ बाई यता बाहिरतिर कसैले बाईमा बाई पूजा गर्दाखेरि कसले के गरेर पूजा गर्छ त्यसैतिर सम्बन्ध नगर्नुहोस् कि कुनै पनि जातको विभेद गरेर पूजा गर्ने परिस्थिति छैन सबैले आफ्नो तरिकाले पूजा गर्न पाउनुपर्छ पूजा गरिरहेका छन् कोही कोही मान्छेहरू त्यस्ता हुन्छन् जसले चाहिँ टिका अक्षता छोइन्छ इत्यादि भन छोइने कुराकानीमा कहाँ कहिलेबाट सुरुवात भयो कहिलेबाट सुरुवात भएको छोइने विशेष गरेर द्वापर युगसम्म कुनै किसिमको कुराकानी छैन त्यसपछिबाट मलाई लाग्छ यो छोइनी यताउता कुराकानी गर्ने भने भनेको त दुई हजार छ्यालिस सालको जनआन्दोलनमा हामीले ल्याएको बेला केही राजनीति दलहरूसँग पानी बाराबारको अवस्था थियो त्यही अनुसार भएको हो बाउ बाजे जिजु बराजुले कसैले बदमासी गर्यो भनेर तिनका नाति पलातीहरूले दुःख पाउनु हुन्न सबै थोकले मन्दिरमा पूजा गर्न पाइन्छ अक्षताबाट पूजा गर्न पाइन्छ जुन किसिमको भावना छ त्यस अनुसार गर्न पाइन्छ कोही कारणले त्यस्तो गरेका छन् भने पनि तिनीहरूलाई यो गर्न पाइन्न भनेर भन्ने एक प्रकारले हामीले सजेसन गराउने र तिनीहरूलाई वास्तवमा हामीले त्यही अनुसार लिएर जाने हो तर यो पूजा गर्न पाइन्न अक्षता पूजा गर्न पाइएन भनेर धर्मै समाप्त गर्ने खालका कुराकानीहरू गर्न मिल्दैन कमल श्रेष्ठजी म तपाईँलाई सोध्न चाहन्छु उहाँले त यो जातीय विभेद पनि छैन छुवाछुत पनि छैन भन्नुहुन्छ नि हो र एकदम होइन उहाँ होइन सुरेश विशाल जस्तो मैले असाध्य उहाँलाई सम्मान गर्छु उहाँले यति झुट व्यवहारमा यो संसारलाई थाहा छ उहाँले मात्रै छुवाछुत छैन भनेर हुन्छ र होइन संसारलाई थाहा छैन नेपालका सारा मान्छेलाई थाहा छ नेपालमा छुवाछुत व्यवहारमा अध्याधिक छँदैछ सुन्नु न अहिले संविधान बनाउनु हुन्न भन्ने मान्छे पनि त छन् गरेर तिनी कुराकानी गर्ने हो कि संविधान बन्ने कुराकानी गर्ने हो छुवाछुत धेरै बेरसम्म तपाईँको कुरा सुने मैले अब एउटा प्रश्न के राख्न चाहन्छु भने सुरेश भूषालले पञ्चायती व्यवस्था फाल्न किन लागेको पञ्चायती व्यवस्थै राखे त पञ्चायत व्यवस्था निर्विकल्प एउटै व्यवस्था थियो किन हामीले फाल्न लाग्यौँ सुरेश भूषाल जस्तो मान्छे तपाईँ हामी सबैले खालेको भने विभिन्न विचारहरू रोज्न पाउनुपर्छ एउटै विचारले अरूलाई डोमिनेट गर्न पाइन्न अरूलाई निषेध गर्न पाइन्न भनेर विभिन्न विचार विभिन्न धर्म विभिन्न संस्कृति सबै रोज्न पाइन्छ भनेर बहुदलीय व्यवस्था ल्याइयो धर्मका लागि धर्मका लागि होइन विचार र भावनाका लागि कदर गर्नका लागि हो अहिले पनि अरू धर्मका लागि निषेध गर्न खोजिएको होइन हिजो संसारमा उनपचासवटा राज्यहरू मुस्लिम छन् तिनीहरूले आफ्नो कुरान राखेर आफ्नो कुरान राखेर शपथ ग्रहण गर्छन् धर्म नभएको राज्य कुनै पनि राजा धर्म बिना पूजा विधि बिना ज्ञानम बिना यो कुनै पनि धर्म भनेको अनुशासन हो अनुशासन नभइकन अरू कुनै किसिमको कुराकानी हुन सक्दैन हिन्दू धर्मले यहाँ अनुशासित समाजको सिर्जना गरेको छ विभेदको अन्त्य गरेको छ धेरै जात थर थोक इत्यादिका लागि सम्मान छैन भने हामीले सम्मान दिलाउनु पर्छ तर अनुशासित होइन कि हिन्दू धर्म भनेको ब्राह्मणद्वारा शासित शासन गर्न चाहनुहुन्छ तपाईँ सुधार गर्न चाहनुहुन्न किन हामी सुधार गर्न चाहिरहेछौँ हामीले सुधार गर्न खोजिरहेछौँ होइन सुधार गर्न नचाहने संविधानमा लेखेर हुन्छ संविधानमा अब सुरक्षित गरेर तपाईँको बसन्तको मनुष्यको पाउनुहुन्छ अब प्रतिस्पर्धामा जानुपर्छ तपाईँहरू होइन हामी प्रतिस्पर्धा हामी प्रतिस्पर्धामा छ बोल्न दिनुहोस् न उहाँले उहाँ बोल्नु अरू यता सुन्नु हुने कि नहुने सुधार गर्न तयार हुने कि नहुने सुधार गर्न तयार हुने नहुने सुधार्न तयार छौँ हामी केही कुराहरू त्यस्ता सुनेर जवाफ दिनु होला हजुर हजुर भन्नुहोस् अब कति छुट तपाईँको शास्त्र अनुसार द्वापरयुगभन्दा त्रेता युग पहिले हो त्रेता युगमा तपाईँले पूजा गर्ने मर्यादा पुरुषोत्तर रामले सम्मुख भन्ने शूद्रले व्यक्तहरू भनेर गएर काटेको हो कि होइन अनि झुट बोल्नुहुन्छ यो युगसम्म छुवाछुत थिएन भनेर अहिले छुवाछुत छैन भने दुनियाँलाई ढाक ढाक्नुहुन्छ तपाईँ जतिको मान्छेले झुट बोल्नुहुन्छ छुवाछुत छैन छुवाछुतलाई निविधानमा आएर तपाईँ तयार हुनुहुन्छ हामी तयार छौँ हामी जा यता सुन्नुहोस् कति गाडी पाल्नुपर्छ तपाईँले हामीसँग कति गाडी पालेको छ हामीसँग चार गाईको सर्वनाश भएको छैन होइन सुन्नुहोस् न गाईको सर्वनाश भयो गाई पाल गाई हाम्रो लक्ष्मी हुन् माता हुन् भनेर उसमा संविधानमा लेखेर गाई सुरक्षित हुन्छ गाई सुरक्षित हुन्छ होइन गाई पाल्न पर्छ गाई नपालिएका कुराकानीले गाईलाई पनि सुधार्न पर्यो अहिले हामीले हिन्दू धर्म आएका कमी कमजोरीहरू हिन्दू धर्म आएका असमानताहरू हिउँदो उहाँका अन्यायहरूलाई तपाईँले सुधार गर्न चाहनुहुन्छ कि हुँदैन अनि सुधार गर्न नचाहने यथावत रूपमा लाग्यो हामी बाहुनको बाहुन चोखाका चोखा फर्क हामी नसुने तर बनाइ नसुने बनाएर राखेर तपाईँले हिन्दू धर्ममा संविधानमा लेख्न पाउनुहुन्छ तर भनेको धर्मनिरपेक्षता धर्मनिरपेक्षताले कुन धर्मलाई कहिले यहाँ अन्याय गर्यो धर्मनिरपेक्षता भनेको हिन्दू धर्मलाई गर्न धर्म ल्याएको हो र हिन्दू धर्मलाई सशस्त्रमा ल्याएको हो धर्मनिरपेक्षता भनेको त राज्यको कुनै धर्म हुँदैन सबै धर्मलाई समान एकता देखिने छ भने सबै धर्मलाई समान बनाउन ल्याएको हो कि तपाईँले निरपेक्ष भन्ने बित्तिकै यो हिन्दू धर्मलाई खत्म भएन चाहियो भने तपाईँ तपाईँ जतिको मान्छे भन्नुहुन्छ मैले मैले तपाईँले नि झुट नबोल्नुहोस् भए झुटका ए प्लिज यस झुट लाउने यताउता आलोचना कसैलाई लान्छना लाउने काम नगर्नुहोस् तर हिन्दू धर्मभित्र भएका विकृतिहरू हिन्दू धर्म भएका अन्यायहरू हिन्दू धर्म भएका भित्र भएका असमानताहरूलाई हटाउनुपर्छ मैले मैले मैले भन्न खोजेका पनि कुरा त्यही हुन् हिन्दू धर्ममा केही हिजो होइन यता सुन्नुहोस् यो यो कै कहाँ के गरे भनेर भन्दा हिन्दू धर्ममा केही सुधार गर्न पर्ने पक्षहरू पक्षहरू छन् हजुर उहाँले हिन्दू धर्मकै अग्लत गरिरहनु भएको छ होइन व्यवहारमा कोही मान्छेहरू आफ्नो व्यवहारमा सुधारेनन् भनेर भन्दा घरमा आफ्नो आमा बाबु सबैलाई त्यो मान्छेको सन्तानै बदनाम गर्नुहुन्छ र हजुर अनि अनि सुन्नुहोस् न कमल श्रेष्ठजी हिजाब सङ्कलन क्रममा म सिमलटारीमा गएको थिएँ तपाईँ एमालेको मान्छे हो तपाईँकै कार्यकर्ताहरूले हिन्दू राज्य चाहिन्छ भन्दै थिए त यही अनि सुरेश सुशालजी जस्ता हुनुहुन्छ नि त भ्रम फैलाउने कमल थापा जस्ता भयो भ्रम फैलाउने छन् जसले कमल थापाको निहित उद्देश्य के हो भने हिन्दू धर्म र हिन्दू राष्ट्र हिन्दू राष्ट्रका हिन्दू सम्राट उनी उहाँसम्म पुर्याएको छ उहाँहरूले अब सुरेश विशालजीले कति बुझ्नु उहाँहरूको छ कि छैन निहित स्वार्थ कहाँ छ भने हिन्दू राजा सिक्नु छ कि कमल थापाको अनि मान्छेको सेन्टिमेन्ट के छ भने हामी हिन्दू हौँ हिन्दू राष्ट्र यो निरपेक्षताले त विपत्तै पार्छ कि खतमै पार्ने हो हिन्दू धर्मलाई भनेर भ्रम अहिले भर्खरै सुरेश विशालजीले भनिरहनु भएको छ नि धर्म निरपेक्षताले त हिन्दू धर्मलाई खतम पार्छ यस्तो प्रचार भयो अनि जसले हिन्दू निरपेक्ष धर्म निरपेक्षताको कुरा आयो उहाँ त्यताबाट राम्रोसँग व्याख्या हुन सकेको छैन तर्फी व्यक्ति के भयो भने हिन्दू धर्म नाश हुन्छ धर्मनिरपेक्षताको कारणले जबकि हिन्दू धर्म नाश हुने होइन हिन्दू धर्म अलिक धेरै राम्रो फैलाएर जान्छ किनभने प्रत्येक उसले आफूलाई श्रेष्ठता हासिल गर्छ धर्मनिरपेक्षता भयो भने उसले आफूभित्रका थुप्रै कुराहरू विकृति विसङ्गतिका कुराहरू कमी कमजोरीलाई उसले सुधार्ने मौका पाउँछ सुधार्न उसलाई प्रेरित हुन्छ कमल श्रेष्ठजी भ्रम फैलाएको हुनाले हाम्रा कार्यकर्ता पनि कतिपय सुरक्षित मान्छेहरू त्यस्तो भ्रममा परेको हुनसक्छ अनि सुन्नुहोस् न यो हिन्दू धर्मले जुन समाजमा राम्रा पक्षहरू पनि धेरै छन् नि त होइन असाध्यै राम्रा पक्ष छन् त म पनि हिन्दू धर्म मानिराखेको छु तर असाध्यै खराब पक्ष पनि छन् तिनी खराब पक्षलाई सुधार गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो हाम्रो भनाइ हो कि कुरै बुझ्नु मानिस कुरै होइन मैले कुरा बुझेँ तपाईँले एउटा कुराकानी के भने धेरै धर्मनिरपेक्षता भएका कारणले मात्रै सुध्रन्छ धर्म सापेक्ष भएका कारणले सुध्रन्न हिन्दू राष्ट्र भएर कायम गरेका कारणले सुध्रन्न भनेर भन्ने भएको कुराले धर्म सुन्नुहोस् न मैले मैले यति सुन्नुहोस् होइन होइन होइन त्यो त्यो तपाईँलाई जुन भ्रम छ प्लिज तपाईँले एउटा कुराकानी मेरो पनि कुरा सुनिदिनुहुन्छ भने मैले कुरा गर्छु होइन त्यो होइन वास्तवमा हुने राजाको छोरो राजै हुने मुख्यको छोरो मुख्य हुने मन्त्रीको छोरो मन्त्रीको हुने त्यस्तो परम्परा हामी हटाइ त्यत्रो आन्दोलन गरेर त्यत्रो त्याग तपस्या बलिदान गरेर त्यसो हुनाले प्रत्येक पल्टबाट हिन्दू धर्मले श्रेष्ठता हासिल गर्नुपर्छ त्यसो भएको हुनाले निरपेक्ष भावना प्रतिस्पर्धामा जान बाध्य हुन्छ हिन्दू धर्मलाई हामीले सुरक्षित गरेर राख्यौँ भने त्यो झन् असुरक्षित हुन्छ किनभने हिन्दू धर्मका ठेकदारहरूले आफूलाई सुरक्षित गरेर आरामसित बसौँला भन्ने यो कमल श्रेष्ठजी सुन्नुहोस् न एउटा कुरा थोरै इतिहास बताइदिनुहोस् न उति बेला गुरुङ मगर होइन लगायतको जो जनजाति भन्ने गरिन्छ उनीहरूले धर्म पहिला के मान्थे र कहिलेदेखि यो हिन्दू धर्म यो नेपालमा यसरी फैलायो अब यो हिन्दू धर्म त कहाँबाट आयो भन्नुहुन्छ भने आर्यहरू आजभन्दा दस हजार वर्ष अघि मध्य एसियाबाट घुम्दै फिर्दै इरान अहिलेको इरान त्यति बेला आर्यान भनिन्थ्यो हजुर त्यति बेला घुम्दै घुमन्त युगमा पसेर यो अफगानिस्तानको बाटो भएर भारतमा आए हजुर गङ्गा नदीको किनारमा सिन्धु नदीको किनारमा त्यति बेला ऋग वैदिक काल वैदिक काल भनिन्छ ऋग्वेद त्यति बेला सुरु भयो हजुर अनि घुम्दै घुमन्त युगमा त्यसरी हिन्दूहरू आर्यहरू नेपालमा धेरै पछि आए तर पहिले आएका यो त अर्को घुमन्ती जाति किराँतहरू मङ्गोल जातिका मान्छेहरू मगर गुरुङ राई लिम्बू आदि इत्यादि यहाँ आदिवासी जनजाति बसोबास गर्दै आए उनीहरूले बोनपो धर्म मान्दथे बोनपो धर्म भनेको लामा धर्म अहिले पनि अलि अवशेषको रूपमा छ हजुर हिन्दूहरू हिन्दूहरू जब मुसलमानले त्यहाँ भारतमा मुगल राज्य काम भएपछि औरङ्गजेबको पालामा औरङ्गजेबले के गर्यो भने जबरजस्ती हिन्दूहरूका टुप्पी काट्ने जलै टोलाल्ने गरेर धर्म परिवर्तन गरायो त्यसको त्यहाँ सुरक्षित हुन हिन्दूहरू त्यहाँबाट पलायन भएर नेपाल पसेका हुन् औरङ्गजेबको पालादेखि भएर आएका हुन् त्यसपछि अब अहिले पनि गुरुङ मगर राई लिम्बूहरूले वनको धर्म अथवा त्यससित सम्बन्धित पछि बुद्ध धर्म माने बुद्ध धर्म पनि वनको धर्मसित मिसिएको छ त्यसपछि यताको अहिले मगरहरू खास गरेर मगर र नेवारहरूमा हिन्दू धर्मको प्रभाव छ नेवारहरूमा हिन्दू धर्म र बुद्ध धर्मको प्रभाव बुद्ध धर्म मान्ने नेवारहरू पनि छन् हिन्दू मान्ने नेवारी वर्गहरू पनि छन् अब यसमा किराँत धर्म थुप थुप्रै दसवटा धर्म हाम्रो यहाँ छ नेपालमा तर के भयो भने यिनीहरूले विकास गर्न पाएनन् हिन्दू धर्मको मात्रै वर्चस्व भयो हिजो पञ्चायती स्थाको मात्रै वर्चस्व हिन्दू धर्मको मात्रै वर्चस्व छ त्यस कारणले सबै कुराको सांस्कृतिक हिसाबले धार्मिक हिसाबले राजनीतिक हिसाबले वैचारिक हिसाबले सबै मान्छे स्वतन्त्र हुनुपर्छ हो यदि यदि के हो त भने जबरजस्ती धर्म परिवर्तन गराउनु भने हुँदैन उसको इच्छा लाग्छ भने हिन्दू धर्म मान्न पनि सक्छ नमान्न पनि सक्छ क्रिस्चियन धर्म मान्न पनि सक्छ नमान्न पनि सक्छ राजनीति पनि कुनै विचार मान्न सक्छ नमान नमान्न पनि सक्छ यही होइन हामीले ल्याएको प्रजातन्त्र तन्त्रको नम्स भनेको यही होइन र प्रजातन्त्रको सौन्दर्यता भनेको यही होइन र कोही सुरक्षित भएर बस्न पाउने भनेको त यो त प्रजातन्त्रै भएन राजा आफ्नो सुरक्षित हो नि सुन्नु न सामन्तिक व्यवस्था त्यो दासीको व्यवस्था हटाएर हामी त एक्काइसौँ शताब्दीमा प्रजातन्त्रको व्यवस्थामा आएका छौँ नि लोकतन्त्रको व्यवस्थामा आएका हामी गणतन्त्र हामीले किन ल्यायौँ त राजाले राखेको भए भने सारमा कोही थिएन राजा हिन्दू राजा एउटै मात्र हिन्दू राजा एउटै मात्र हिन्दू देश भने भइहाल्छ नि त्यस कारण हामीले राजालाई किन फ्याँक्यौँ राजाबाट अवरोध भयो हिन्दू धर्मलाई पनि हामीले फ्याँकेको होइन धर्म निरपेक्ष मात्र बनाएको होइन र धर्म निरपेक्ष भनेको हिन्दू धर्मको विरोधी कुरा हो र हो यो चाहिँ हो कि कुनै पनि एउटा धर्मलाई संरक्षित गरिँदैन कुनै पनि एउटा जातलाई संरक्षित गरिँदैन अनि के एउटा कुरा कोट्टै हालौँ न सुन्नु न यो दसैँमा पहिला पहिला सानसानै हुँदाखेरि पनि मैले के देख्थेँ भने दसैँमा जब मेरो काट्थेँ नि काटेपछि यो हात चाहिँ पाँचडे औँला देखिने गरी भित्तामा छाप लाउनु पर्थ्यो के कारणले होला यो के हो भने दसैँ भनेको खास गरेर किराँतहरूको हजुर यहाँ मान्छेलाई भ्रम के पऱ्यो भने विजया दसैँ भनेको अब आर्यहरूले अनारीमाथि विजय हासिल गरेको हो भनेर मान्छेले कतिपय पहिले पहिले मगरहरूले दसैँमा टिका नलाउने भन्ने पनि आयो तर के हो भने दसैँ भनेको त हामीले अब कृषि प्रधान देश कृषकहरूले अन्नलाई सम्मानित गरेको सबभन्दा पहिले नेपालमा सबभन्दा पहिलेको अन्न भनेको जौ हो त्यस कारणले त्यो जौ उमारेका जमरा जौ उमाराबाट जमरा भएको त शिरमा लाउने अब अन्नमा सबभन्दा राम्रो अन्न भनेको चामल गोरसमा सबभन्दा राम्रो दही दहीमा मिसेर चामल लाउने पछि यो विकृति के आयो भने यो काटमार गर्ने त्यहाँ त्यो त्यो हिंसक तरिका हो यो पाठबाट छाप लाउने साधनको एकदम हिंसक तरिका हो कमल श्रेष्ठजी मैले सुने अनुसार तपाईँ त हामीभन्दा धेरै परिपक्व र विद्वान हुनुहुन्छ मैले सुने अनुसार त्यति बेला यो बोली चढाउने चलन थिएन अरे होइन तर त्यो लादिएको अरे दसैँमा त्यति बेलाका शासकले त्यसले मेरो काट्यो भन्ने प्रभाव पार्नका लागि दार्जिलिङको सामन्तीको कुरो हुनसक्छ हजुर होला अब म नि मात्रै म त मलाई सुन्नु तपाईँ पनि त तपाईँ पनि यत्रो अध्ययन गर्नुभएको छ हामी कहिले के जानेको होला कुनै जानेको होला यो तपाईँले अब ठिकै भन्नुभएको होला वास्तवमा यो मेडा दिने पाठो काट्ने भनेको ब्राह्मणमा के अरे के भनेछ छ युपी बद्ध पशुन हत्या करो ती रक्त कन्दनम तेन चेत प्राप्ति ते स्वर्गीय नरकम के न गच्छते भनेर भन्छ यदि कुनै पनि प्राणीहरूको हत्या गरेर स्वर्ग गइन्छ भने त्यो अरू धर्म गर्नुपर्ने आवश्यकता छैन त्यसो भएको हुनाले हत्या गर्नु राम्रो होइन भनेर भनेको छ सबभन्दा पहिले पहिले परापुर कालमा कसै मान्छेहरूले खाँदाखेरि अग अपरझट मासु खाए मासु खाएपछि आफूलाई मिठो लाग्यो मिठो लागेको चिज गतिलो चिज अर्कालाई चढाउने जस्तै हामीले भगवान्को मन्दिरमा पैसा चढाउँछौँ नि त्यो पैसा चढाउने भनेको अर्थ अर्थ के हो भने सबभन्दा पैसा हामीलाई व्रत मया लाग्ने भएर हो त्यस्तै अनुसार आफूलाई मिठो भएको चिज सबभन्दा बढी बलि प्रथा हिन्दू धर्ममा रह्यो सुन्नुहोस् न मैले यहाँ यो सानो कुरा गरौँ सानो कुरा गरौँ मेरो पनि अलिकति सुनिदिनुहोस् र त्यसपछि यो हाम्रो बलि प्रथा गर्ने भनेर भनेको हाम्रो हिन्दू धर्मकै केही उद्गार केही पङ्क्तिहरू मैले यहाँलाई निवेदन गरेँ युपे बद्ध पशुन हत्या करोती रक्त कन्दनम चेनचेत प्राप्त थिए स्वर्गीय नरकम केन थिए भनेर त्यही वैवर्त पुराणमै लेखेको छ वास्तवमा बलि हत्या गर्न हुन्न भनेर त धर्ममा लेखेकै कुरोकानी हो र मैले दुईवटा तिनवटा कुराहरू अलिकति सानो कुराकानी गरेँ मेरो यहाँ अलिकति छोरा थोरै समय तपाईँले जस्तै भन्नुहुन्छ भने दुई हजार आन्दोलनमा हामीले राजालाई फाक्यौँ यताउता कुराकानी गऱ्यौँ नि वास्तवमा हामी प्रजातन्त्रका वादी प्रजातन्त्र ओकालत गर्ने तपाईँ हामीले पनि सबै वर्ग थर थोक सबैको भावना अनुसार राज्य सञ्चालन गर्ने भन्ने किसिमको कुरोकानीका निमित्त आन्दोलन गऱ्यौँ त्यसो भएको हुनाले त्यो धर्मले पनि आजसम्म आजभन्दा पहिले कुनै पनि धर्मलाई निषेध गरेको थिएन जब हाम्रो दुई हजार छ्यालिस साल प एक त्रिसठी सालको जनआन्दोलनको बेलामा पनि धर्मको बारेमा कसैले वकालत गरेको पनि होइन खोज्दै नखोजेको जस्ताको तस्तै चलिरहेको थियो यहाँ विशेष गरेर के भयो भने यो धर्मको चलखेल गर्नलाई विशेष हामी गरिबी हामी गरिब भएको कारणले हाम्रा यहाँ दरिद्रताको पराकाष्ठ हो यो वास्तवमा भन्ने हो भने हिन्दू धर्मलाई राजालाई फाल्ने किसिमको कुराकानीमा जनताका सबैका माग हुन् किनभने राजाले नराम्रो काम गरे प्रजातन्त्रलाई राम्रो संरक्षण गर्न सकेनन् जनताको कदर गर्न सकेनन् त्यसो भएको हुनाले राजाले नेतृत्व लिएर आफै गर्न थाल्यो भने त जानपर्छ तपाईँलाई फाल्नपर्छ भनेर फालेको तर हिन्दू धर्मलाई जुन प्रकारले अहिलेसम्म सबैलाई सामाजिक सहिष्णुता कायम गरेको सुव्यवस्था आनन्द र सन्तोषजनकले सञ्चालन गरिरहेको अवस्थामा धर्मको बारेमा कसैले ओकालत गरेको होइन वास्तवमा के भयो भने यो धर्म निरपेक्ष गराएका कारणले धर्मै समाप्त हुने भन्ने किसिमको कुरोकानी हामीले सोचेको पनि होइन तर कुरो के हो भने यो गरिबीमा के हुँदो रहेछ हिजोको अवस्थामा जुन प्रकारले आवश्यकतै नभएको कुराकानी जनताले माग्दै नमागेका कुराहरू धर्मनिरपेक्षता गराउन कहाँबाट कुन ब्रिफ केस आयो र यहाँ नेपालमा हिन्दू राष्ट्रलाई समाप्त गरेर धर्मनिरपेक्षताको कुरोकानी गरियो भोलि बिहान हाम्रा यहाँका गरिब र मानसिक दरिद्रता भएका हामी सबै कुराकानीमा धनी छौँ कोही गरिब छैन मैले वास्तवमा भन्ने भने नेपालीहरू गरिब छैनन् तर के भयो भनेर भन्दा अरूको देखासिकीले गर्दा गरिब भएका कारणले आफू धनी हुने प्रवृत्ति मनोवृद्धिका लागि बाहिरको धर्म परिवर्तन गर्ने व्यापक कुरोकानी आयो ठुला ठुला नेताहरूले पनि आफ्नो धर्म धर्म परिवर्तन गर्नका लागि प्रयत्न गरे भने अहिले हिन्दू राष्ट्र कायम गर्दा हिजो कुनै पनि कसैलाई अवस्था अप्ठ्यारो परेको थिएन अरू धर्मावलम्बीले पनि आफ्नो कार्यक्रम गरिरहेका थिए मुस्लिमहरूले पनि यहाँ राम्रो तरिकाले सञ्चालन गरेका थिए हिजोको अवस्थामा तपाईँले अहिले भनिसक्नुभयो वास्तवमा ब्राह्मणहरूका जनै छिनाल्ने अनेक प्रकारको कुरोकानी भयो तर हाम्रो नेपालमा त आएर मुस्लिमहरूले त आफ्नो आफ्नो धर्म सञ्चालन सञ्चालन गर्नका लागि विधिवत रूपमा चाहिँ काम गरिरहेको थियो नि अरूलाई कुनै किसिमको निषेध थिएन अन्तिम अन्तिमतिर आइसकेका छौँ समय एकदम सिद्धिसकेको छ अब टेलिफोनमा हुनुहुन्छ उहाँले अहिले भइसक्नुभयो त्यसो भए म फोन राखिदिन्छु भन्नुभयो ल कमल श्रेष्ठजी अन्तिममा तपाईँले आफ्नो तर्कहरू राखिदिनुहोस् र अनि छुट्टी होला हिन्दू धर्मलाई राम्रो बनाउने हो सुरक्षित बनाउने हो व्यापक बनाउने हो भने हिन्दू धर्मभित्रका विकृति विसङ्गति कमी कमजोरीहरूलाई सुधार गर्नुपर्छ एक्काइसौँ त समय सापेक्ष हुनुपर्छ आज मनुस्मृति लिएर आज दस छ सात हजार वर्ष अघि लेखिएको मनुस्मृति छ सात हजार वर्ष अघि लेखिएको निर्णय सिन्धु धर्म सिन्धुको आधारमा अब हाम्रो यो संसार चल्दैन समाज धेरै अगाडि बढेको छ कोही लेखेर मात्रै सुरक्षित हुन्छु भने त्यो बहुत ठुलो गलत हुन्छ त्यसो हुनाले धर्मनिरपेक्षता भनेको राजनैतिक विचार निरपेक्षता धर्मनिरपेक्षता मात्र पनि होइन नि त विचार निरपेक्षता बहुदलीय व्यवस्था भनेको राजनीतिक पार्टी निरपेक्षता जुन पनि पार्टी एउटै पार्टी मात्रै होइन सबै पार्टीले पार्टी बहुजन जनमा आबद्ध हुनुपर्छ सबै विचारले आफ्नो चलखेल गर्न पाउनुपर्छ सबै धर्मले चलखेल गर्न पाउनुपर्छ सांस्कृतिक निरपेक्षता पनि हो नि संस्कृति सबै संस्कृतिले चलखेल गर्न पाउनुपर्छ धर्म मात्रै होइन नि सांस्कृतिक निरपेक्षता वैचारिक निरपेक्षता राजनीतिक निरपेक्षता धार्मिक निरपेक्षता आदि सबै निरपेक्षता मालिक प्रजातन्त्र हो हिन्दू धर्मलाई जोगाउनु पर्छ हिन्दू धर्मलाई संरक्षण गर्नुपर्छ भन्ने पक्षमा म पनि हुँ त्यसको लागि के गर्नुपर्छ त भन्दा हिन्दू धर्ममा भएका भित्र व्यापक सुधार गर्नुपर्छ त्यसो भयो भने बल्ल मात्रै हिन्दू धर्म सुरक्षित हुन्छ संविधानमा लेखेर मात्रै सुरक्षित हुने भए गाई सुरक्षित हुन्थ्यो दौरा सुरुवाल सुरक्षित सबैले लाउँथे दौरा सुरुवाल कसैले लाउँदैन त्यसमा भए राष्ट्रिय पोसाक गाईलाई राष्ट्रिय जनावर भनिन्छ कसैले पाल्दैन अनि सबभन्दा गाईको वकालत गर्ने ब्राह्मणले गाई दान गर्दाखेरि गाई लान्न पैसाले भन्छ गाईको अपमान पहिले बाहुनले गर्छ अनि गाईको वकालत कसैले गर्छ त्यस कारण यस्तो भयो भने यो हिन्दू धर्म सुरक्षित हुँदैन हिन्दू धर्मभित्रका व्यापक रूपमा यो कमी कमजोरीको सुधार हुनुपर्छ गाईलाई व्यापक गर्ने राष्ट्रिय जनावर बनाउने हो भने धेरै मान्छेले सबै धेरै जसो मान्छेले गाई पाल्न पर्छ गाईको नसो सुधार गर्नु तब बस्न गाई सुरक्षित हुन्छ कि गाई खोज्नु चाहेर गाउँभरि खोज्दाखेरि एउटा गाई पाइन कसरी सुरक्षित हो यो कुरो त स्वीकार गर्नुहुन्छ नि तपाईँ होइन मैले अरू धर्ममा केही सुधार गर्नुपर्छ हिन्दू धर्ममा विकृति विसङ्गतिहरू केही छन् केही साथीहरूले आफूले पनि प्लिज एक पनि एकछिन सुनिदिनुहोस् थोरै कुरा मैले अब कुराकानी हजुरका धेरै सुने त्यसो भएको हुनाले मेरो भन्नपर्ने कुराकानी के छ भने गाई हाम्रो हिन्दू धर्ममा केही विकृति विसङ्गति केही कुराहरू सञ्चालन गर्ने कुराकानीमा त्रुटि भए त्यसलाई सच्याउनु पर्ने हुन्छ प्रत्येक व्यक्तिले गाई नपाल्नका कारणले आज घरमा विभिन्न किसिमका नराम्रा रोगहरू लागिरहेका छन् त्यो रोग समाप्त गर्नका लागि पनि गाई नित्यन्त आवश्यक हो गाईलाई त्यसो भएको गाईलाई मात्रै ओक्लात नगरौँ अब यी समाजमा रहेका जुन छुवाछुत छ जुन विभेद छ त्यो तपाईँले अन्त्य गर्नुहुन्छ सबभन्दा हामीले दलितहरूलाई विभेद पनि गरेका छैनौँ गर्न हुन्न गरिएको छ भने पनि त्यो त्रुटि हो त्यसलाई गराउनुहुन्न र विशेष गरेर धर्ममा विभेद छन् तिनी विभेदलाई अन्त्य गर्नुपर्छ तर हिन्दू राष्ट्र कायम गरेका कारणले मात्रै यिनी सच्याउने आफूले हो तर यो चाहिँ धर्मलाई समाप्त गरेर अथवा निरपेक्षता गराउँदैमा तिनी सबै मान्छेहरू र धर्मनिरपेक्षता गराउँदैमा भोलि बिहान सबै मान्छेहरू एकैचोटि बाहुनका खान जान थाल्छन् त त्यसरी जबरजस्ती गरेर होला त केही कुराकानीहरू त्यसलाई त विशेष गरेर सबै कुराकानीमा सुधार गर्नु अरू धर्मको पनि संरक्षण गर्नका लागि अरू व्यक्तिहरूको पनि संरक्षण गर्नका लागि दलित पिछडिएका वर्गहरूको उत्थान गर्नका लागि पनि धर्म चाहिन्छ धर्म भनेको अनुशासन हो हिन्दू धर्म त वास्तवमा मानव शरीरका लागि नित्यान्त आवश्यक पर्ने यसका प्रक्रियाहरू छन् ल अब हामी छुट्टिने बेला भइरहेको छ हुन्छ त कमल श्रेष्ठजी उहाँको कुरा सुनिहाल्नु भयो अरे अब जातीय विभेद पनि हुन्न अरे छुवाछुत पनि हुन्न अरे बिस्तारै सच्याउँदै जाने रे हुन्छ त्यो हेर्दै जाउँला होइन उहाँले सुध्रिँदै जानुपर्छ हामी सुध्रिनुपर्छ विकृति छ यो स्वीकार गर्नु भएको छ मेरो तर्फबाट त भन्नु केही छैन तपाईँहरूका कुरा जनताले सुनिरहेका छन् हिन्दू राष्ट्र किन र धर्मनिरपेक्षता किन यस विषयमा तपाईँहरूको विचारबाट जो जसरी प्रभावित हुँदै जानुहोला र त्यसको पक्षमा उहाँहरूले आफ्नो मत राख्नुहोला राखिसक्नु भएको पनि छ अहिले चाहिँ छुट्टी है त हस् धन्यवाद महत्त्वपूर्ण समय दिनुभयो छुट्टी है हस् हस् नमस्कार सबभन्दा पहिले हिन्दू धर्म स्थापित होस् त्यति भएपछि सबैको कल्याण हुन्छ त्यसै कुराकानीमा सबै लागौँ यसमा हामी सबैको कल्याण छ हस् नमस्कार हिन्दू संविधानमा लेख्न पाउनुहुन्छ तर भनेको धर्म निरपेक्षता धर्म निरपेक्षताले कुन धर्मलाई कहिले अन्याय गर्यो धर्म भनेको हिन्दू धर्मलाई निविज्ञानको धर्म ल्याएको हो र हिन्दू धर्मलाई गर्न ल्याएको हो धर्म भनेको त राज्यको कुनै धर्म हुँदैन सबै धर्मलाई समानता देख्ने देखिने छ भने सबै धर्मलाई समान बनाउन ल्याएको हो किन तपाईँले हिन्दू निरपेक्ष भन्ने बित्तिकै यो हिन्दू धर्मलाई खत्म गर्न चाहियो भने तपाईँ तपाईँ जतिको मान्छे भन्नुहुन्छ हस् हस् हस् हस् नमस्कार धन्यवाद